हस् अनि तपाईँको साथमा आज म प्रतीक्षा तपाईँलाई थाहा नै छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ सोमबार बुधबार र शुक्रबार आज शुक्रबार यो श्रृङ्खला हो र आजको श्रृङ्खलामा रहेर मैले तपाईँको लागि निकै नै चर्चित आवाजहरू लिएर आएको छु र आशा छ तपाईँ पनि यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सँगसँगै हुनुहुन्छ सुनिराख्नु भएको छ यति बेला तपाईँले आधुनिक यात्राको यो श्रृङ्खलालाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरस ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ आधुनिक यात्राको सुरुवात गर्न चाहन्छु एउटा निकै नै कणप्रिय आवाजबाट जुन आवाज अहिले नेपाली सुगम सङ्गीतको फाटमा निकै नै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 पनि अर्को एउटा आवाज तपाईँको माझमा राख्न चाहन्छु एउटा निकै नै चर्चित आवाज निकै नै मनसुनी खालको छ आवाज तर निकै नै चर्चित पनि छ अहिले नेपाली सुगम सङ्गीतको बजारमा यति बेला राख्छु तपाईँको लागि जसलाई कहिले पाउँदिन म उसकै माया धेरै तिमी त माया तिमी त माया गरया नगर तर तिमी तिमी त माया तिमी त माया गरया नगर जनम जनम मेरे, जसलाई कहिल्यै पाउँदै मानिने धारभित्र मा भागिरहेन रहेछु पिरतीको बोटैमा खुसी ठुलो किन हुन्छ कुन्नीमाला जसलाई कहिल्यै पाउँदैन टाढी बजारमा रहेको पिसा एक्सिस साइबरको अत्यन्त जरुरी सूचना हाम्रो साइबर पहिलाको स्थानबाट नयाँ व्यवस्थापनको साथ ठिक अगाडिपट्टि रहेको दियालो भेट फर्माको आडीमा सरेको हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ सम्पर्क पिसा Axis cyber proprietor Sudeep Pandey phone शून्य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 Presented by Mr. Seirio Katsuki. College and school located at Tokyo Osaka, Nagoya, Saitama, Yokohama, Chiba, Fukuoka, Okinawa. Venue Nippon Seminar Hall. Seminar हुने मिति 2070 साउन 5 गते शनिबार नारायणगढ चितवन 2070 साउन 6 गते आइतबार रत्ननगर टाढी Chitwan contact Nippon educational centre सही चोक नारायणगढ चितवन फोन नम्बर शून्य छपन्न पाँच एकहत्तर शून्य चौवालिस मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न सन्ताउन्न आठ सय छ्यासी टाढी सम्पर्क फोन शून्य छपन्न छ पन्चानब्बे छ सय चौन्न मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न एघार शून्य पचपन्न time eleven AM to two PM Study in Japan. Study in Japan. Admission open for January July 2014. Pay money after visa. No visa, no charge. Part time job guarantee. Our future free counseling and processing for study in Japan. Latest syllables with audio, visual with practical based language class. 100% success in July intake. Test preparation class, NET, JLPT, Japanese language and culture class for student visa, dependent visa, working visa, school, college, university on your choice. Education gap, no problem. japan Japan जानको लागि काउन्सिलिङ र प्रोसेसिङको भरपर्दो माध्यम contact Narita education consultancy Sauraha चोक टिभिया सोरुमको नजिकै फोन नम्बर शून्य छपन्न पाँच साठी नौ सय पचपन्न मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यात्तर एक सय छ्यासी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर को कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2000 नक अफ द इयर अवार्ड प्राप्त अपाची आरटीआर 160 सीसी साथमा स्टार सिटी 110 सीसी र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो साथी शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने easy slim tea eight diet Lipro Metaslim चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप दस केजीसम्म मोटोपन बढाउने बिडिफी कपाल झर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरीपना हटाउने ल्यान्डकम क्रिम अनुहार शरीर गोरो बनाउने अनाइ बिम्बो रूप अमृत फियर लुक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 जिन्दगी हो मायाले बाँधिएको छ भने यो जिन्दगी के माया गर्नुहुन्न र के माया गर्नुहुन्न र मुखले नाइ नाइ नाइ भनेर भने नि मनले जाउ जाऊ जाऊ भनेको छ भने नजिकै पर्नुहुन्न र के माया के माया के माया गर्नुहुन्न र मायाले बाँधिएको छ भने यो जिन्दगी के माया गर्नुहुन्न र के माया गर्नुहुन्न र Oh. को पालुवा हो यो मनमा हुर्किएको को पालुवा त्यो मनमा सर्नुहुन्न र के माया गर्नुहुन्न र बिना ढुङ्गाले मात्रै नदीको पार छैन बहान बिना ढुङ्गाले मात्रै नदीको पार छैन दोहोरीलाई लाइन्छ माया एक सार छैन धान सान तिम्रै लागि देउराली हो मकति धान सान तिम्रै लागि देउराली के माया गर्नुहुन्न र मन मायाले बाँधिएको छ यो जिन्दगी पक्कै पनि माया गर्न सबैलाई हुन्छ सबैले माया गर्न पाइन्छ सबैलाई माया गर्न पाइन्छ जिन्दगी साँच्चै मायामा नै अडिएको छ संसार मायामा नै अडिएको छ तर माया गर्नुहोस् माया गर्न पाइन्छ तर धोका दिन पाइँदैन जे होस् आधुनिक यात्राको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँ र श्रृङ्खलामा रहेर नै चर्चित आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ जुन आवाजले तपाईँलाई निकै नै सुन्दाखेरि आनन्दित बनाउँछ जुन आवाज सुन्दा तपाईँलाई निकै नै आनन्द लाग्छ त्यस्तै चर्चित आवाजहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र तपाईँ पनि यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सुनिराख्नु भएको छ होला यो विश्वास पनि मैले लिएको छु र यति बेला फेरि पनि तपाईँको माझमा राख्न चाहन्छु रेणु विष्ट केसीले आवाज दिनुभएको गीत हो अन्तर्ध्वनि एल्बममा समावेश रहेको गीत आफै माया लगाएर दिने बाचा गरी दो बाटोमा छोडी गयो थिए छुरा राखे घरिघरि रेटना आयो अन्तर्ध्वनि एल्बममा समावेश रहेको गीत रेणु विष्ट केसीको आवाजमा तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र तपाईँलाई थाहा नै छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ सोमबार बुधबार र शुक्रबार आज शुक्रबार यो श्रृङ्खला हो र आजको श्रृङ्खलामा मैले यिनै चर्चित आवाजहरू तपाईँको माझमा लिएर उपस्थित भएको छु र आगामी श्रृङ्खलामा अलिकति पुराना पुराना आवाजहरू तपाईँको माझमा राख्ने नै छु र यति बेला भने आधुनिक यात्राको यो श्रृङ्खलामा फेरि पनि तपाईँको माझमा अर्को एउटा आवाजलाई लिए जोड्न चाहन्छु निकै नै चर्चामा रहेको गीत तपाईँलाई निकै नै मनपर्ने गीत हो यो यति बेला राख्छु र छोड्दै भन्नुपर्छ अन्त अन्तमा पनि आइसकेका छौँ यो गीत तपाईँको माझमा छोड्दै हामी आजको कार्यक्रमको अन्तमा सुविधा माग्नुपर्छ यति जेलसम्म तपाईँले आधुनिक यात्राको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यति जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार म मरेर के भो म जस्तो हजार पाइहाल्छु म मरेर के भू म जस्तो हजार पाइहाल्छु बिस्तारै बिस्तारै